तिमीलाई छुने मेरो हुने अधिकार तिमीलाई मात्र छ मलाई छुने मेरो हुने अधिकार तिमीलाई मात्रै छ समाघि बरु जसरी भन्छौ तिमी त्यसरी माया गरौँ सिमानाको को तिमी कहाँसम्म घि बढु जसरी भन् मलाई गाल्ने मलाई चुने अधिकार तिमीलाई मात्रै छ मलाई छुने मेरो हुने अधिकार मनलाई फुलाउने बहार हो तिमी मेरो नजरलाई डुलाउने रमाइलो संसार तिमी मेरो यो मनलाई फुलाउने बहार हो तिमी मेरो नजर संसार मसँगै हाँस्ने मसँगै रुने अधिकार तिमीलाई मात्रै छ मलाई छुने मेरो हुने अधिकार 随着。